आज मैले प्रेमिल सन्देशहरूसँगै केही भावनाहरू समेत कार्यक्रममा राख्नेछु आउनुहोस् सबैभन्दा सुरुमा एउटा सुमधुर साङ्गीतिक आवाज सुनौँ चोरी नहीं की है ऐसा मेरा हाल वे जीना मरना है सब अब तेरे नाल वे यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगाहार छेटौँडा मकवानपुरबाट र हाम्रो पात्र मोबाइल एपमा र डब्लु डब्लु डब्लु डट रेडियो अनमोल डट कममा पनि तपाईँले यो कार्यक्रम लाइभ सुनिरहनु भएको छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी विशेष गरी माया प्रेमका कुराहरू गर्छौँ हामी आफ्नो मान्छेलाई धेरै माया गर्छौँ सदैव सँगै रहन चाहन्छौँ तर हामी सबैको एउटा कमजोरी छ त्यो हो हामी कहिलेकाहीँ सँगै रहन जोसँग चाहन्छौँ उसैबाट धेरै टाढा पुग्छौँ कहिले पैसा कमाउने बाहनामा कहिले बाध्यताको बाहनामा अनि कहिलेकाहीँ त हामी धोका दिने वा धोका खाने हदसम्म पनि पुग्छौँ तर हामीले यस्तो जिन्दगीमा कहिले पनि चाहेका हुँदैनौँ त्यसैले म कार्यक्रमबाट बारम्बार भन्ने गर्छु आफ्नो मान्छेलाई प्रेम गर्नुहोस् आफ्नो श्रीमान वा श्रीमतीलाई सदैव माया गर्नुहोस् अनि माया गर्ने तरिका सँगै रहेर हो एकअर्काबाट टाढा रहेर सदैव माया देखाउन सकिँदैन हुन त हामी जस्तो वातावरणमा हुर्केका छौँ हामीले त्यस्तै सिकेका छौँ जति टाढा भयो माया उति गाढा हुन्छ भनेर सिकेका छौँ बाध्यता पर्दा एकअर्काबाट टाढा बस्न सकिन्छ भनेर पनि सिकेका छौँ अनि कहिलेकाहीँ त यतिसम्म सिकेका छौँ कि हामी मन मिल्दैन भने छुट्टिनु पनि राम्रो हो भनेर सिकेका छौँ तर हामीलाई यो चाहिँ सिकाइएन विवाह स्थायी सम्बन्ध हो विवाहलाई हामीले तोड्न सक्दैनौँ एकजनासँग विवाह भएपछि हामी सदैव वास्तवमा एउटा जोडीको रूपमा बाँच्नुपर्छ दुई शरीरबाट एउटै शरीर हुन्छ तर जब बाध्यता आउँछ तब दुई शरीर एकै भएको कुरा हामी बिर्सन्छौँ हो कहिलेकाहीँ साँच्चै नै हामी छुटेर बस्नुपर्ने अवस्था पनि आउँछ जहाँ ज्यानको खतरा हुन्छ तर त्यस्तो बेला बाहेक अरू बेलामा हामी छुटिएर बस्नु हुँदैन कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी प्रेमका यस्तै कुराहरूबारे तपाईँलाई बताइरहन्छौँ अनि तपाईँका सन्देशहरू पनि लिइरहन्छौँ कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँका सन्देशहरू गत साता तपाईँले गर्नुभएका कमेन्टहरूलाई राख्ने गरेको छु र आज तपाईँले गर्नुभएका कमेन्टलाई चाहिँ म आउँदो साताको कार्यक्रममा स्थान दिने गर्छु अब भने राखौँ तपाईँकै सन्देशहरू यो पहिलो कमेन्ट गर्नुभएको छ प्रेमकला आचार्यजीले हाम्रो नियमित श्रोता हुनुहुन्छ अनि लेख्नुहुन्छ हेलो नमस्ते दर्शन खाना भयो त के छ खबर म प्रेमकला आचार्य तिनझुरी मिडिया ग्रुपको मेम्बर फ्रम सुभाङ भन्नुभएको छ गुड नाइट हजुरलाई पनि त्यसै गरी डियर मुटु सुसन लिम्बू टिकाराम चापागाई मिडिया प्रेमी इच्छा लिम्बू निर्मला तामाङ र राजन खतिवडा विमला माझी मिकेहाङ लिङदेन त्यसै गरी सङ्घर्ष बेगा लिम्बू दादा मायालुको सौगात अल फ्रेन्डलाई भन्नुभएको छ प्रेमकला आचार्यजीलाई यो कमेन्टको लागि धेरै धन्यवाद छ अनि मलाई पनि सम्झिनु भएकोमा धन्यवाद छ तपाईँले सदैव हामीलाई सम्झिरहनु भएको छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता सफिरा सिर्जना सुनवारजीले उहाँले लेख्नुहुन्छ हेलो नमस्ते मिस यु गुड नाइट अल भन्नुभएको छ सृजनाजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ पूजा योङहाङजीले दर्शन नमस्ते नमस्कार म सयपत्री मिडिया ग्रुपको मेम्बर पूजा योङहाङ माङ्सेपुङ माङ्सेबुङ गाउँपालिका दुई इलाम घर भए हाल झापाबाट रात्रिकालीन सन्देश राख्नुपर्दा साथीहरू अमित इसारन चौधरी साजन योङहाङ लिम्बू वेदराज विष्टकान्छा रामलाल सुमन सुमन गुरुङ त्यसै गरी विनोद लजालु पूर्वेली आकाश राई कुर्बान हवारी बुद्धवीर तामाङ जगत कोयु राई विनोद लिम्बू दिपसला दिप्सली दिप्साली तेजिका राई त्यसै गरी मिसिङ रेवत रुबिना थामी लगायतका थुप्रै साथीहरूको नाम लेख्नुभएको छ पूजा योङहाङजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ तपाईँ पनि यसरी नै तपाईँका भावनाहरू शृङ्गारिक गजल कविता मुक्तक साहिरी वा सन्देशहरूलाई हाम्रो कार्यक्रममा पठाउन सक्नुहुन्छ त्यसका लागि तपाईँले फेसबुकमा गएर सबै सौगात भनेर सर्च गर्नुहोस् हाम्रो फेसबुक पेज देखा पर्छ त्यो पेजमा तपाईँले सिधै म्यासेज गर्नुभए पनि हुन्छ अथवा तपाईँले हामीलाई त्यो पेजमा गरिएको पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ त्यसै गरी रेडियो अनमोलको फेसबुक पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्ममा छु म तपाईँकै मनभित्रको साथी चन्द्र अनि मैले कार्यक्रममा आज पनि सदा झै माया प्रेमका कुराहरू जिन्दगीका भोगाईहरूको बारेमा कुरा गर्दैछु र अबको क्रममा भने म तपाईँको सन्देशहरूलाई मैले योभन्दा अगाडि राखिसकेको छु अबको क्रममा एउटा भावना राख्दैछु एक्लोपनाको बारेमा यो भावना तपाईँले पहिला पनि सुन्नुभएको छ होला आज तपाईँलाई यो भावना 素直です。 जब जब हामी आफ्नो विश्वासी मान्छेबाट हामीले चाहेको भन्दा फरक व्यवहार पाउँछौँ तब हामीमा निराशा र एक्लोपन बढ्दै जान्छ कहिलेकाहीँ त हामीसँग निराश हुनुपर्ने कुनै ठोस कारण नै हुँदैन तर पनि हामी एक्लोपन र निराशामा हराउँदै जान्छौँ यस्तो बेला मनका आवेगहरूले समुद्रको रूप लिन्छ कतै निराशा र एक्लोपनको गहिरो समुद्रभित्र निसासिएको महसुस हुन्छ हामीलाई त्यो निराशाबाट बाहिर निस्कनु पर्छ भन्ने थाहा हुन्छ तर हाम्रा धेरै कोसिसहरू नाकाम हुन्छन् यस्तो बेला जीवन बचाउने डोरीहरूको सहारा आवश्यक पर्छ जीवनको महत्त्व झल्काउने प्रेरणाको आवश्यकता पर्छ हामी मानिसहरू त्रुटिपूर्ण छौँ हामी पर्फेक्ट छैनौँ जसका कारण हामीबाट थुप्रै गल्तीहरू हुन्छन् तर त्यो गल्तीहरूमा साँचो पश्चाताप गरेर हामी जीवनमा सकारात्मक पाइला अगाडि बढाउन सक्छौँ कहिलेकाहीँ हामी निकै एक्लोपन महसुस गर्छौँ कुनै कारण बिना पनि यस्तो हुनसक्छ यस्तो बेला हामीले आफूमा भएका राम्रा गुणहरूलाई ध्यान दिनुपर्छ अनि आफूमा राम्रो गुणको विकास गर्न र भएका राम्रा गुणहरूलाई अझ निखार्दै लानुपर्छ यसो गर्न सकिएमा हामीमा आउने नकारात्मक सोच वा एक्लोपनालाई हटाउन मद्दत पुग्छ एक्लोपना महसुस हुँदा हामी प्राय आफ्नो बारेमा मात्र सोच्छौँ वा हामीले गरेका गल्तीहरूका बारेमा मात्र सोचिरहन्छौँ तर यसरी नै सोचिरहेमा हामीमा एक्लोपनाले झन्झन विकराल रूप लिने सम्भावना हुन्छ त्यसैले एक्लोपना महसुस हुँदा हामीले आफ्नो बारेमा मात्र सोच्नु हुँदैन आफ्नोभन्दा बरु अरूको बारेमा चासो लिनुपर्छ त्यो पनि सकारात्मक चासो अरूका बारेमा चासो लिँदा वा अरूलाई साथी बनाउँदा त्यो साथी आफ्नै उमेरको हुनुपर्छ भन्ने छैन हामी आफूभन्दा ठुला वा सानालाई पनि चासो देखाएर मित्र बनाउन सक्छौँ यसो गर्दा उनीहरूसँग कुराकानी गरेर मन हल्का बनाउन सकिन्छ दोहोरो कुराकानी हुँदा हामीमा अरूलाई ध्यान दिएर सुन्ने बानीको पनि विकास हुन्छ यसो भएमा हामीमा आउने एक्लोपन सबै हटाउन मद्दत पुग्छ तपाईँ पनि त्यसै गर्नुहोस् भनेर म आग्रह गर्न चाहन्छु एक्लोपना महसुस हुँदा हामी आफ्नो नजिकको मान्छेसँग भावना साटासाट गर्छौँ अनि आफ्नो मान्छेले हाम्रो भावना बुझिदियोस् भन्ने चाहन्छौँ त्यसैले एक्लोपना हटाउनका लागि हामीले एकअर्काको भावना र पीडालाई महसुस गर्न जरुरी छ यदि हामीलाई आफ्नो नजिकको मानिसको कुरा मन परेन भने पनि सुनिरहनु जरुरी छ पुरै कुरा नसुनी बिचैमा बोल्यौँ भने हामीले एक्लो महसुस गरिरहेका आफन्तको पीडा बुझ्न सक्दैनौँ यदि आफ्नो मान्छेको कुरामा सहमत हुन नसक्ने अवस्था देखियो भने पनि त्यसको तत्काल विरोध गर्नु जरुरी छैन बरु दुवै सहमति हुने विषयमा कुराकानी गरेर नम्र भएर उनको दुःख सुनिदिएर हामी आफ्नो मान्छेको एक्लोपन महसुस कम गराउन सक्छौँ यसबाट एकअर्काप्रतिको प्रेम र विश्वास पनि बढ्दै जान्छ दिल से मोहब्बत हो गई है तुमसे दिल ने ये कहा है दिल से मोहब्बत हो गई है तुमसे मेरी जान मेरे दिल पर मेरा एतबार कर लो जितना बेकरार हूँ मैं खुद को बेकरार कर लो मेरी धड़कनों को समझो तुम भी मुझसे प्यार कर लो ला ला ला ला तुम्हारे है कितने अरमान है मेरी जान कह रही है मुझ पे जान सार कर लो जितना बेकरार हूँ मैं खुद को बेकरार कर लो मेरी धड़कनों को समझो तुम भी मुझसे प्यार कर लो ला ला to कर लो तुम भी मुझसे प्यार कर लो यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुठुदेखि मुठुसम्ममा मुठुदेखि मुठुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनुमोल नब्बे मेगा हार्च हेटौँडा मकुवानपुरबाट र हाम्रो पात्र मोबाइल एप र डब्लु डब्लु डब्लु डट रेडियो अनुमोल डट कममा पनि तपाईँले यो कार्यक्रम लाइभ सुनिरहनु भएको छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी प्रेमका कुरा गर्छौँ र जीवनका भोगाईहरूका कुरा गर्छौँ तपाईँ पनि तपाईँको आफ्नो मान्छे आफन्त श्रीमान श्रीमती वा साथीहरूको लागि केही सन्देश दिन चाहनुहुन्छ भने फेसबुकमा कमेन्ट गर्न सक्नुहुन्छ अथवा तपाईँको शृङ्गारिक गजल मुक्तक सायरी कविता पनि हामीलाई पठाउन सक्नुहुन्छ त्यसको लागि भने फेसबुकमा तपाईँले सबै सौगात टाइप गर्नुहोस् त्यसो गर्नुहुँदा तपाईँले हाम्रो फेसबुक पेज सबै सौगात देख्नुहुनेछ र त्यो पेजमा सिधै म्यासेज पनि गर्न सक्नुहुन्छ अथवा त्यो पेजमा पोस्ट गरेको छ मुठुदेखि मुठुसम्मको लागि त्यसमा पनि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ अथवा तपाईँले रेडियो अनमोलको फेसबुक पोस्ट मुठुदेखि मुठुसम्मको पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ हामी यो पोस्ट विशेष गरी मङ्गलबार राति नौ बजेतिर राख्ने गर्छौँ तपाईँले त्यतिखेर कमेन्ट गर्न सक्नुहुन्छ र आउँदो साताको कार्यक्रममा तपाईँका कमेन्टहरूलाई म कार्यक्रममा स्थान दिनेछु र अब भने तपाईँलाई म एउटा कविता सुनाउन चाहन्छु यो कविता हामीले लेखेका हौँ साहित्य पोस्टबाट कविताको शीर्षक छ आफ्नै तरिकाले अनि यो कविता लेख्नुभएको हो रुक्मिणी घले गुरुङजीले रुक्मिणी घले गुरुङजीको यो कविता सुरु हुन्छ यसरी केही हप्तापछि फिर्दैछु कति धेरै परिवर्तन सुन्दर परिवर्तन चिलाउनेको बोट फिक्का हरिया पात लिएर हावासँग लहडिँदै उभिएका सालका बोट कहिलो सुनौलो पातसँगै सुन्दर सेता फुल आकाशमा झुलाउँदै मेरो मन आफ्नै वरिपरि भुलाउँदै आज फेरि मेरो स्वागत गरिरहेछ चिसो बतास मेरो अनुहार मेरा कपाल सुमसुम्याएर जान्छ अनि मेरो ओठमा मुस्कान मिलाइदिन्छ प्यारो प्राचीन बतास आफ्नै तरिकाले आज फेरि मेरो स्वागत गरिरहेछ सिमलका हाँगा हाँगामा साना साना पातहरू मलाई चियाउँदै थिए औसिलाका बोट घुम्तीमा आए घुर्दै थिए मानौ कि उनीहरू मेरो नै पर्खाइमा थिए मलाई छ कुनै मुमुच्छु मलाई पर्खिरहेछ अनि ऊ आफ्नै तरिकाले आज फेरि मेरो स्वागत गरिरहेछ मलाई याद छ उसको निश्चल चम्किला आँखा अनि निस्वार्थ मुस्कान उसको त्यही आँखा अनि मुस्कान काफी छ मलाई स्वार्थ त्याग गर्न काफी छ मलाई आफ्नो अनुभव बाँड्न आज फेरि ती महान मुस्कान र निश्चल आँखा आफ्नै तरिकाले मेरो स्वागत गरिरहेछ मेरो स्वागत गरिरहेछ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 तक ना दूरी हो मैंने बरसों किया इंतजार हो दिलदार बेकरारी में भी आया करार के दिल पर देसी हो गया हो हम तुमसे हो गया प्यार के दिल पर देसी हो गया हर कसम तोड़ के नाचूं हर कसम कसम तोड़ के नाचूं हर कसम